money, baby. मै मैच्याङलाई भेटाएँ गुम्बामा साथी र सङ्गी भुले नि कोदोको तुम्बामा घुम्नमा जाँदा मैच्याङलाई भेटाएँ गुम्बामा साथी र सङ्गी भुले नि कोदोको आउने जाने लजाउने त्यो बानी लोभै लाग्दो जवानी हिमालको चिसो पानी खाएकी नानी लजाउने त्यो बानी लोभै लाग्दो जवानी पारेर जलमा लैजान्छु यही सालमा लैजान्छु यही सालमा घुम्नमा जाँदा मै च्याङलाई भेटाएँ गुम्बामा साथी र सङ्गी भुले नि कोदोको पौडी चर्ने त्यो बना रमाइलो झन्झना सुन्दर उनको तना थाम्नै गाह्रो यो माना चौरी चर्ने घुम्नमा जाँदा मैच्याङलाई भेटाएँ गुम्बामा साथी र सङ्गी भुले नि कोदोको तुम्बामा तर म भुले हो मैच्याङको पुरैमा माया लाउने सु